साथमा होटल स्टार विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जनासम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्क रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star bank dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभरै के साथ सुनिरहनु भएको अपराह चार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ समाचार कक्षीबाट म सुजिता अब खबर विस्तारमा नेकपा माओवादी लगायतका विभिन्न दलले प्रधान न्यायाधीश नेतृत्वको सरकारको खारेजीको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् आज बिहान नेकपा माओवादीको पार्टी कार्यालय बुद्धनगरमा बसेको विभिन्न तेत्तिस दलको बैठकले आउँदो जेठ पच्चिस गतेसम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो बैठकले सरकारले आफूहरूको विरोध हुँदाहुँदै नागरिकता वितरणको काम अगाडि बढाएको भन्दै आपत्ति जनाएको माओवादी नेता हरिभक्त कणले जानकारी दिनुभयो उहाँका अनुसार तत्काल मतदाता नावली संकलन तथा नागरिकता वितरण प्रसारण रोक्नका लागि आइतबार सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय पनि गरेको छ त्यस्तै विराटनगरमा रहेको भारतीय कारले हटाउन माग गर्दै भारतीय दूतावासमा ज्ञापन पत्र बुझाउने र अरू दलसँग सहकारी गर्नका लागि वार्ता टोली बनाएको कणेलले बताउनुभयो नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले नेकपा माओवादी नेकपा एमालेसँग चुनावमा तालमेल हुन सक्ने बताउनु भएको छ प्रेस युनियन झापाले आज बिर्ता मोडमा गरेको पत्रकार सम्मेलनमा कोइरालाले चुनावमा लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबावका कारण चुनाव गर्नुपर्ने बाध्यता रहेकाले मङ्सिरभित्र नै चुनाव हुने कोइरालाको भनाइ थियो उहाँले लोकतान्त्रिक संविधान बनाउन त्यस्ता शक्तिसँग सहकार्य गरी चुनावमा सहभागी हुन आवश्यक रहेको बताउनुभयो पार्टी उपसभापति रामचन्द्र चन्द्र पौडेलले चुनावमा तालमेल गरेर जानुपर्ने बताउँदै आउनु भएको तर वरिष्ठ नेता शेरबहादुर देउवाले चुनावी तालमेल आवश्यक नरहेको धारणा अघि सारिरहेको अवस्थामा सभापति कोइरालाले पौडेलको पक्षमा विचार राख्नु भएको हो नेकपा माओवादीका अध्यक्ष मोहन बद्दीसँग चुनावलाई सहज रूपमा सम्पन्न गर्ने वातावरण तयार गर्न आफूले आग्रह गरेको र वैद्य त्यस विषयमा सकारात्मक रहेकाले मङ्सिरमा चुनाव हुने प्रशस्त आधार तयार हुँदै गएको बताउनुभयो नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आगामी संविधान सभाको चुनावका लागि क्षेत्र निर्धारण र मतदाता नामावली संकलन तत्काल गर्नुपर्ने बताउनु भएको छ नेपाल बुद्धिजीवी परिषद भक्तपुरको कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले चुनावमा जानका लागि असन्तुष्ट दलहरूलाई पनि सहमतिमा ल्याउनुपर्ने बताउनु भएको छ एमाले विचार मिल्ने पार्टीहरूसँग निर्वाचनका लागि सहकारी गर्ने बताउनुभयो एमाले डुल्मुले पार्टी नभई बहुदलीय जनवादको विचारमा अडिक रहेको छ यही विचारले आगामी संविधान सभामा एमालेलाई पहिलो पार्टी जनाउनेछ उहाँले भन्नुभयो एमालेका नेताहरू एकीकृत माओवादीसँग निकट हुँदा पार्टीलाई नै घातक हुने भएकाले यसतर्फ सचेत हुन उहाँले आफ्ना नेता कार्यकर्तालाई सुझाव पनि दिनुभयो एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले रेग्मी सरकारका केही मन्त्रीहरू आफू निकट दलको उक्सा हटमा लागेको आरोप लगाउनु भएको छ पार्टी मुख्यालय पेरिस डाँडामा आज आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा सापकोटाले दलका नेताहरूको उक्साहटकी कारण सरकारले असारको चुनावपछि सारीको विश्लेषण सुनाउनु भयो रेग्मी सरकारकै कारण असारमा चुनाव हुन नसकेको बताउँदै सापकोटाले मङ्सिरको पहिलो साता निर्वाचन गर्ने गरी तत्काल चुनावको मिति तोक्न सरकारसँग आग्रह समेत गर्नु भएको छ डाक्टर बाबुराम भट्टराले राष्ट्रपति द्वारा कु गर्न खोजिएको भन्ने आरोप बारे पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता सापकोटाले आफ्नो पार्टीको उपाध्यक्षले बोलेको विषय खण्डन नगर्ने भन्दै नगर्ने भन्दै काङ्ग्रेस एमाले राष्ट्रपतिलाई उक्साएर बाबुराम नेतृत्वको सरकार ढाल्न खोजेको दावी गर्नुभयो प्रचण्डको चीन भ्रमणबारे बोल्दै सापकोटाले चीनले प्रचण्डलाई गरेको उच्च सम्मानले नेपालको नेतृत्व गर्न सक्ने शक्ति ए नेकपा माओवादी नै भएको विश्व समुदायलाई प्रष्ट भएको बताउनुभयो ए माओवादी नेता कृष्णबहादुर महराले संविधान सभाको चुनावको मिति घोषणा नहुँदा समस्या बढ्दै गएको बताएका छन् चुनावको मिति घोषणा गर्न सरकारले किन ढिलाइ गरिरहेको छ त्यो पनि सत्य कुरा बाहिर आउनुपर्ने उनले बताएका छन् राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज चितवन आउनुभएका उहाँले पत्रकारसँगको कुराकानीमा भने सरकारले प्राविधिक कारणले चुनावको मिति घोषणा नगरेको भन्दै आए पनि अरू नै कारण हो कि भन्ने आशंका थपिएको छ जे हो त्यो कुरा सार्वजनिक गरेर तत्काल चुनाव चुनावको नयाँ मिति घोषणा गरिनुपर्छ सरकारले चुनावको मिति घोषणा नगरी आफै समस्या थप्दै गएको र विरोधी शक्तिहरूको मनोबल उच्च हुँदै गइरहेको दावी उनले गरेका छन् असारमै चुनाव हुनुपर्ने घोषणा गर्न सरकारसँग आग्रह पनि उनले गरे नत्र चुनाव ढिला हुँदा थप समस्या सिर्जना हुने उनले जिकिर गरेका छन् चुनावको विरोध गर्ने होला पनि चुनावको विकल्प नरहेको स्वीकार्दै चुनावमा आउन उनले आग्रह गरेका छन् चुनावका लागि जनस्तरबाट पनि दबाव सिर्जना गर्नु आवश्यक रहेको उनले उल्लेख गरेका Garzón. मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छेदारले असारमा निर्वाचन गराउनका लागि कानूनी प्रक्रिया अपुग भएको कारण सम्भव नभएको बताउनु भएको छ मधेसी पत्रकार समाज पर्साले आज वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मधेसी मोर्चाका संयोजक समेत रहनुभएका अध्यक्ष गच्छेदारले मङ्सिरमा जुनसुकी हालतमा पनि निर्वाचन सम्पन्न हुने दावी गर्नुभयो उहाँले अहिले आन्दोलनमा उत्रिएका दलहरूलाई पनि निर्वाचन प्रक्रियामा ल्याउने गृह भइरहेको बताउँदै माओवादी लगायतका दल निर्वाचनमा आउनुको विकल्प नरहेको बताउनुभयो पूर्व उप प्रधानमन्त्री एवं गृहमन्त्री समेत रहनुभएका गच्छेदाले वर्तमान सरकार गैर राजनीतिक सरकार भएको र यो सरकार निर्वाचन गराउनका लागि मात्रै गठन गरिएको बताउनुभयो अध्यक्ष गच्छेदाले तराई मधेसका समस्या नागरिकताको समस्यालाई सम्बोधन गरेपछि मात्रै निर्वाचनको माहौल तात्ने हुँदा सरकारले यसतर्फ छिटो ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो चीनको चिचुवान प्रान्तमा भएको शक्तिशाली भूकम्पमा कम्तीमा अस्सी जनाको मृत्यु भएको छ भूकम्पमा परि सयौं मानिस घाइते भएको बीबीसीले जनाएको छ स्थानीय समयअनुसार बिहान आठ बजेर दुई मिनट भूकम्प जाँदा सिचुवानको यागा यान सहर अन्तर्गत लुसान गाउँ केन्द्रबिन्दु बनाएर छ रेक्टर स्केलको भूकम्प गएको थियो यानबाट एक सय चालिस किलोमिटर टाढा रहेको सिचुवानको राजधानी चिङ्गो दुल लगायत स्थान स्थानका बासिन्दाले करिब बिस सेकेन्डसम्म भूकम्पको धक्का महसुस गरेको बिबिसीले जनाएको छ भूकम्पमा परेकाहरूको उद्धारका लागि करिब दुई हजार सैनिक उद्धारकर्मी तथा प्रहरी खटिएका छन् चिनको चिचुवानमा सन् दुई हजार आठमा आठ रेक्टर स्केलको भूकम्प जाँदा करिब नब्बे हजारजनाको मृत्यु भएको थियो र इन्डियन प्रिमियर लिग क्रिकेटमा आज दुईवटा खेल हुँदैछ पहिलो खेलमा अहिले केही बेरमा कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्स बीच प्रतिस्पर्धा हुँदैछ समान पाँच पाँच खेलका चेन्नई छ अङ्कका साथ चौथो स्थानमा छ भने चार अङ्क जोडेको कोलकाता सातौँ स्थानमा छ त्यस्तै बेलुका सभा आठ बजेपछि हुने दोस्रो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेङ्गलोर भिड्नेछन् अहिलेसम्म पाँच खेल खेलेको राजस्थान पाँचमा जित र एकमा हारसहित आठ अङ्कका साथ दोस्रो स्थानमा छ भने राजस्थानभन्दा एक खेल बढी खेलेको बेङ्गलोर समान अङ्कका साथ रन रेटका आधारमा तेस्रो स्थानमा छ यसैबीच सनराइजर्स हैदराबाद प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ गैराती सम्पन्न खेलमा किङ्स इलेभेन पन्जाबलाई पाँच विकेटले पराजित गर्दै हैदराबाद शीर्ष स्थानमा उक्लिएको हो हवस् त अपराह चार बजी करफड खबर सकियो समाचार कक्षीबाट म सुजिता बिदा हुन्छु नमस्कार यस अर्पण खबरको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com at office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो Swayambhu party palace radio Arpan एक से चार थोपलो पाँच मेगा हार्ट